फ्रेन्ड्स हाम्रो यो प्यारो कार्यक्रम साथीसँग मनका कुराको चार सय उनानब्बे भागमा मादल बजाउँदै तपाईँलाई वेलकम गर्छु है म हुँ तपाईँको आफ्नै स्विट सी साथी आयुष हेलो अनि नमस्ते साथी मेरो तर्फबाट पनि आजको कार्यक्रममा स्वागत छ है तपाईँलाई नै धेरै धेरै माया गर्ने साथी स्वर्णिमाको तर्फबाट होइन के गरेको यो आयुष के गरेको रे मादल बजाएको नि देखेनौ अब तिहारको रमाइलो रमाइलो मौसममा अलि रमाइलो त गर्नु पर्यो नि होइन र फ्रेन्ड यसरी तालना बेतालले मादल बजाएर कति नै रमाइलो गरेको रे के आउने मान्छेले बजाएको भए पनि एउटा कुरा अब नआए पनि बजाउन ट्राई गरेको नि हो नि मिठो सुनेको छ नि होइन साथी ल हेर्नु चाहिँ ओहो आयु साथीलाई बोर लाग्दैन तिमीले यस्तो गरेपछि अब के गर्नु त हेर आफ्नो तिहारमा त यसमा दिदी पनि हुनु न टिका पनि लगाउन नपाइने भयो अनि जे गरेर भए पनि रमाएर त गर्नै पर्यो नि भनेर मादल मजाले ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ बजाएको नि झन् तारिफ गर्नु त कता हो कता उल्टो मलाई गाली पो गर्छ हेर्नुहोस् त फ्रेन्ड्स ए साँच्चै तिम्रो दिदी त विदेशमा पो हुनुहुन्छ होइन आयुष अँ अब हेर्नुहोस् न साथी मेरो दिदी बिनाको यो फर्स्ट तिहार हो के अनि त अलिक बोर त लागिहाल्छ नि अनि कस्तो मिस भइरहेको छ क्या मलाई अब मिस त भइहाल्छ नि आयुष सँगै हुँदासम्म मतलबै हुँदैन अनि नभएपछि बल्ल भ्याल्यु थाहा हुन्छ कि हो स्वर्णिमाले चाहिँ ठिक भने साथी पहिला सधैँ दिदीसँग झगडा हुन्थ्यो क्या डिसु ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ सानो सानो कुरामा पनि क्या झगडा हुने के अहिले चाहिँ दिदी नहुँदा बल्ल फिल भयो के कस्तो बोर हुने रहेछ अनि पहिला दिदीसँग गरेको झगडा सम्झेर पनि मलाई कस्तो नरमाइलो फिल हुन्छ के स्वर्णिमा ल है साथी कसै कसैले आफ्नो गल्ती रियलाइज गरे जस्तो छ अब त्यस्तो बोर लाग्छ भने नि आयुष तिहारमा दिदीलाई फोन गरेर पहिला गरेको सबै झगडाहरूको लागि सरी भन न त सोच त अनि कति खुसी हुनुहुन्छ होला दिदी हो मैले पनि त्यस्तै गर्छु भनेर सोचिरहेको थिएँ क्या साथी अनि एउटा सानो राम्रो गिफ्ट पनि पठाइदिएको छु मेरो दिदीको लागि हुँदैन त साथी त्यो त हुन्छ कि आयुष तर यो मादल चाहिँ नबजाउ न के बजाउने नि किन नबजाउने होइन त फ्रेन्ड्स क्या रमाइलो मानिरहनु भयो होला साथीले तिहारमा रमाइलो त गर्नै पर्छ नि होइन र फ्रेन्ड्स साथी अब यो आयुष त यस्तै हो यसको बेसुरा मादलको ताल सुन्नुभन्दा त आजको इसा र निसाको कथा नै सुनौ है त ल ल सुनौ है सुनौ इसा र निसाको कथा म नेत्रलाल अनि थाहा छ आज म धेरै खुसी छु म मात्र होइन मेरी श्रीमती फुलमाया अनि मेरो बुवा आमा सबजना खुसी हुनुहुन्छ किन थाहा छ तपाईँलाई किनकि मेरी श्रीमती फुलमायाले आज एउटा सन्तान नभइकन दुई दुईवटा सन्तान दिएकी छिन् ल हेर है बाबु नेत्रलाल अब घरमा देवी लक्ष्मीको रूपमा एकैचोटि दुई दुईवटा जुम्ल्या बच्चाहरूले जन्म लिएका छन् सबै गाउँलेहरूलाई लड्डु बाँडेर आइज है बुझिस् त्यही त अब नातिनी खेलाउने इच्छा पनि पुरा हुने भयो हाम्रो है बुढी हो नि फेरि मेरी नातिनीहरू कति राम्री चन्द्रमा जस्तै ल <laughs> त्यही भएर बुझ्नुभयो बामा म मेरी छोरीको नाम इसा र निसा राख्छु नाम त तैँले जुराएरै राखेको रहेछस् इसा र निसा कति राम्रो नाम है बुढी हो नि बुढा घरमा आमा बुवा अनि फुलमाया खुसी भएको देखेर म साह्रै खुसी थिएँ र दुवैजनाको पालन पोषणमा हामीले कुनै किसिमको पनि कमी हुन दिएका थिएनौँ र थाहा छ तपाईँलाई उनीहरू स्कुल जान पनि थालिसके उनीहरू अहिले त आठ वर्षका पनि भइसकेका छन् बरु उनीहरू के गर्दैछन् भनेर हेर्न जाउँ हुँदैन ओ इसा मेरो पेन्सिल दे त कति न मेरो पेन्सिल चलाउँदै रहेछ खै दे त कस्तो केही नै छ तिमी मेरो पेन्सिल कता कि कता भेट्दै भेटिन त्यही भएर तिम्रो पेन्सिल चलाएको त हो नि कस्तो केही एकछिन मैले तिम्रो पेन्सिल चलाउन पनि नहुने अनि के त किन हल्काको सामान चलाउनु पर्यो तिमीले पनि त मेरो सामान चलाउँछ भने मैले केही पनि भन्दिनँ होइन के भयो हो मेरो प्यारी नातिनीहरूलाई ल ल ल ल ल किन रुन्चे अनुहार लाग्यो कि इसा के भयो केही भएको छैन हजुरआमा बरु हेर्नुहोस् त मैले बनाएको चित्र कस्तो छ आहा कति राम्रो अनि निसाले पनि कस्तो राम्रो चित्र बनाएको छ है निसा हेर्नु त हो खोइ खोइ निसा तिमीले के बनाएको हेरौँ त देखाउँदिन म त ल किन त्यस्तो भने कि मेरो प्यारी पुतली खै त हेरौँ त नै नै भनेपछि नै नै कस्तो होली यो निसा ईसा भने कस्तो ज्ञानी छे तिमी चाहिँ किन यस्तो भएको नि ल ल भइहाल्यो बरु म तिमीहरूलाई एउटा कथा सुनाउँछु सुन्छौ आहा कथा हुन्छ तर परेको है हजुरआमा ल ल मलाई त कथा सथा पनि सुन्नु मन छैन गएँ म त कस्तो छ भने नि यो रिस त नाकको टुप्पैमा बसिया छ यसको त ल बरु मेरी ईसा नानुलाई नि सुनाउँछु एका देशमा बुढा र बुढी थिए रे होइन अनि उनीहरूको दुईजना छोरीहरू थिए रे मेरो निसा जस्तै हो हजुरआमा हो अनि उनीहरू दुईजना चाहिँ यसरी नै मेरी प्यारी छोरीहरू इसा र निसा हुर्किँदै गइरहेका थिए र उनीहरू जति जति बढ्दै गइरहेका थिए हामीलाई त्यति नै चिन्ता लाग्न थालिरहेको थियो किनकि म चाहन्थेँ कि उनीहरूलाई कुनै पनि कुरामा कमी नहोस् भनेर त्यही भएर उनीहरूको इच्छा र चाहनामा कमी नहोस् भन्नको लागि उनीहरू बाह्र वर्षका भएपछि म पैसा कमाउन विदेशतिर लागेँ र अहिले त म विदेश आएको पनि तिन वर्ष भइसक्यो मेरी प्यारी छोरीहरू अहिले के गर्दै होला ल अब क्लासको समय नि सकिन लाग्यो त्यही भएर अब म सबैजनाको होमवर्क हेर्छु है त सबैजनाले हिजो दिएको हिसाब गरेर ल्याएको छ नि ज्ञानी बाचा छ सर ल सबैजनाले आफ्नो बेन्चमा निकालेर राख त म हेर्न आउँछु ज्ञानी बच्चा हो अँ इसा खै तिम्रो हेरौँ त ए sir good good thank you sir तिम्रो हेरौँ त बिपाना गुड राम्रो छ राम्रो छ अनि तिम्रो हेरौँ त प्रबल अलि यहाँ मिलेन भोलि मिलाएर ल्याऊ है अनि निशा ज्ञानी बच्चा खोइ तिम्रो हिसाब हेरौँ त ए यहाँ छ सर ले के हो यो अक्षर यत्रो नौ नौ क्लास पढ्ने भइसक्यो त्यही पनि अहिलेसम्म राम्ररी लेख्न आउँदैन है तिमीलाई ज्ञानी बच्चा तिम्रो दिदी इसालाई हेर त जुन विषयमा पनि राम्री छे तिमी चाहिँ किन यस्तो भएको नि भोलि फेरि यो हिसाब गरेर ल्याउनु नि बुझ्यौ बुझ्यो सर ला घन्टी नि लाग्यो बाँकी होमवर्कहरू चाहिँ म पछि हेर्छु ज्ञानी बच्चा हो बरु इसा तिमीले सबै होमवर्कहरू जम्मा पारिदिएर स्टाफ हलमा ल्याइदेऊ न है हुन्छ सर ओइ निशा म छक्क पर्छु भना तर ईशा जुम्ल्या भए पनि तिमीमा कति धेरै भिन्नता छ है अब सँगै जन्मे पनि कहाँ सबै कुरा मिल्छ त क्या झुर कुरा गर्छ भने नि यो विपना पनि होइन त आफै विचार गर त तेरो बहिनीको तारिफ सबै सरले गर्नुहुन्छ माया पनि गर्नुहुन्छ फेरि तेरो भन्दा उसको पढाइ अनि ह्यान्ड राइटिङ पनि राम्रो छ नि तेरो चाहिँ किन यस्तो त्यो त अब फेरि आज ईशाको कपाल कति राम्रो देखेको है ए हो र हेर त दुई चुल्ठो बाटो कस्तो सुहाएको ईशालाई तर तेरो कपाल चाहिँ के गरे किनी कस्तो फुस्टो देखिएको ए नकरा त खालि ईसाको तारिफ गरेर मेरो दिमाग नखा त तँलाई ईसा त्यति नै मनपर्ने भए जान उजेसँग गएर बस कति न ल किन रिसाए कि त म त तैँले तेरो दिदीको कुरा सुनेर खुसी हुन्छ होला भन्ठानेको त होइन तँलाई म कति भन्नु भन् त कि त्यो ईसा मेरो दिदी होइन भनेर खालि दिमाग चाटेर तँ अब चुप लागेर बस है नत्र भेट्लास् नि ल ल होइन जसले पनि किन यो ईसाको मात्र तारिफ गर्छ अच्छ हुँदा हुँदा मेरा साथीहरूले पनि त्यही ईसाको तारिफ गर्नु किन सँगै जन्मनु परेको होला त्यसलाई रिस उठ्दो निसा लिउ यो दुध खाऊ खान्नमा तेरो हातले दिएको दुध तैँले दुध खानु पर्यो भने चाहिँ मम्मीले आफै बनाएर ल्याइदिने रे अनि मैले खानु पर्यो भने चाहिँ तैँले ल्याउनु पर्ने हे त्यस्तो होइन नि निसा म आउँदै थिएँ त्यही भएर मैले नि ल्याइदिएको नि भयो भयो कति न मलाई बुझाउनु पर्दैन तैँले चुप लागेर बस होइन निसा तिमीलाई मसँग किन यति साह्रो रिस उठ्छ भन त म चाहिँ तिमीलाई यति धेरै माया गर्छु तर तिमी चाहिँ खालि मसँग न्यु मात्र खोज्छौ है अनि के तेरो पूजा गरेर बस्नु त अब म कति न माया गर्ने भइखा कि हे के भएको छ तिमीलाई भन त निसा किन मसँग खाली रिसाइ मात्र रहन्छौ म त छक्क पर्छु होइन यिनीहरूलाई त मैले के गर्नु होला सबै सामान नाश भए केही गर्न जाने छैनन् किन के भयो मम्मी के भयो रे छतमा भएको ठुलो गमला कसले फुटाएको हो भने त किन तिमीहरू लाएर बसेको इसाले फुटाएको हो मम्मी यसलाई त यसलाई त यसलाई त लजा दलाई <laughs> मम्मी जे पनि फुटिरहेको छ त हिजो पनि भान्सामा भएको ग्लासहरू सबै फुटाइस् आज गमला अनि त किन ठाडा हुँदै गर्छु भन् त तँलाई त तँलाई लजा दलाई लगा मम्मी तिमीहरूलाई जति माया गरे पनि नहुने होइन बिगार त गर्नै पर्ने है भोलि बिहानै उठेर सबै सफा नगर्दा अनि जाने छु मैले हुन्छ अझै दुखिरहेछ ईसा अह छैन तैँले मैले पिठा खाओस् भन्नको लागि गमला फुटाए पनि ग्लास फुटाए पनि के भयो र म सहन्छु निसा किनकि त मेरी बहिनी होस् नि मलाई बहिनी बहिनी नभनिराख है पाँच सेकेन्ड अगाडि जन्मिँदैमा त मेरो दिदी हुन्छस् त त मेरो भाग खोज्न आएको हो बुझिस् कति न दिदी खा कि किन त्यस्तो भन्छस् भन्छ निसा किन नभन्नु त तँलाई मैले पाउने माया तैँले हजुरबा हजुरआमा अनि आमा बुवा सबैबाट खोसिहालिस् क्यारे अझ हजुरबा हजुरआमा नबितासम्म त त उनीहरूकै प्यारी थिइस् होइन हुँदा हुँदा स्कुलमा पनि तलै नै राम्रो भन्ने तेरो कपाल राम्रो रे अनुहार राम्रो रे तर म चाहिँ म चाहिँ जे कुरामा नि तँभन्दा कम अझ नराम्री रे न पढाइ राम्रो छ मेरो न ह्यान्डराइटिङ नै राम्रो छ रे निसा तिमीलाई त्यस्तो लाग्छ कि म तिमी भन्दा राम्रो छु भनेर अह मलाई त लाग्दैन बरु मलाई त तिम्रै कपाल तिम्रै हाँसो राम्रो लाग्छ आफ्नो भन्दा पनि बढी भयो भयो गफ लाउनु पर्दैन धेरै यदि तिमीलाई त्यस्तै लाग्छ मेरो कारणले गर्दा तिमीलाई टेन्सन हुन्छ भने म तिमीबाट टाढा गइदिन्छु निसा म घर छोडेर मामा घरमा गएर बस्छु अनि अनि स्कुल पनि छोडिदिन्छु तर यस्तो नभन् निसा किनकि अरूको दिदी बहिनी मिलेको देख्दा मलाई तेरो याद आउँछ जेसुकै गर त मलाई के को मतलब ठिकै छ नि त निसा म भोलि नै मामा घर जान्छु तर तर निसा म तँबाट टाढा भएर बस्न चाहिँ सक्दिनँ म अहिले नै आमासँग गएर कुरा गर्छु र त्यहीँ सुत्छु त राम्ररी बस्ने निसा ल अब भने चाहिँ आनन्द आउने भयो अब त यो इसा भोलि मामा घर गइहाल्छ अनि त सबैले मलाई नै माया गर्छन् होला सबैले मेरै तारिफ गर्छन् होला आहा कति रमाइलो अब त यो पुरा खाटमा म एक्लै सुत्छु आहा अब पनि ढुक्क भएर सुत्नु पर्यो अब चाहिँ निदाउँछु तर तर कस्तो निन्द्रै भागेको जस्तो पो भयो त उफ के भएको होला यो म त झन् खुसी पो हुनुपर्ने त इसा जान लागि भनेर तर मलाई त कता कता बोर पो लागिरहेको छ ईशा साँच्चीकै घर गएर पढ्न थाल्यो भने त मलाई स्कुलमा होमवर्क नगर्दा कसले बचाउँछ अब मलाई अनि घरमा कुनै कुरा बिगार्यो भने नि कसले बचाउँछ मलाई यत्तिका फेरि जति मन नपरे पनि सुत्दाखेरि सँगै सुत्ने बानी भइसक्यो कसरी सुत्ने होला ए पानी परिहाल्छ होला नि म पनि के के सोचेर बस्छु बस्छु ल मम्मी राम्रोसँग छ है अनि निसा तिमी पनि राम्रोसँग बस ल ल ईसा हिँड तँलाई म चढ्ने ठाउँसम्म पुऱ्याएर आउँछु अनि तँलाई लिन मामा आफै आउनुहुन्छ अरे बस रोक्ने ठाउँमा हुन्छ मम्मी ल बाई बाई निसा बाई बाई नभन्न ईसा त नजा के तँ गइस् भने त म एक्लै हुन्छु तँलाई थाहा छ हिजो रातभरि म त जान लागिस् भनेर निन्द्रा नै लागेको छैन त नजा है किन अझ यसलाई दुःख दिनको लागि नजा भने कि होइन मम्मी अबदेखि म योसँग मिलेर बस्छु म यसलाई कहिले पनि सताउँदिनँ त नजान ल इसा नाइ नभन है मैले अब बुझेँ इसा कि त मलाई कति माया गर्छस् भनेर मेरो हरेक गल्तीलाई स्वीकारेर तैँले मम्मीको पिटाइ खाइस् अनि स्कुलमा पनि मेरै कारणले गर्दा सरहरूको अगाडि कतिचोटि गाली खानु पऱ्यो तैँले तर तैँले जहिले पनि सहेर बसिस् म भने म भने कति नराम्रो छु है इसा तिमी राम्रो छौ निसा तिमी बाहिरबाट मात्र नराम्रो सोच्छौ तर भित्रबाट मलाई माया गर्छौ भनेर मलाई थाहा छैन र त्यही भएर त आफ्नै बहिनीले गरेको गल्ती हो भनेर मैले माफ गरेर सहेर बसेको थिएँ नि तर पनि इसा तैँले चाहिँ जहिले पनि मलाई माया गर्नु खोज्दिस् तर तर म नै जहिले तँलाई घृणा गरेर बस्थे मलाई माफ गरिदे ल तिमीले आफ्नो कुरा स्वीकार्यौ यही नै ठुलो कुरा हो नि निसा अब त हामी झन् मिल्ने हुँदैन हुन्छ अबदेखि हामी हरेक कुरामा एकअर्कालाई सहयोग गर्ने है अनि एउटा पनि कुरा नलुगाउने सबै कुरा सेयर गर्ने है किनकि मैले बुझेँ इसा कि आफ्नो मान्छेको साथ कति महत्त्वपूर्ण हुँदो रहेछ भनेर हो नि आफ्नो घर परिवारको मान्छेको साथ त चाहिहाल्छ नि अझ हामी त सँगै जन्मेको अनि सबै कुरामा एकअर्काको साथ दिनु परेन त हो कि होइन भन त हो नि तर अब त जातिनुहोस् नि है मामा घर <laughs> मामा घर पो गइरहेको छोरी ईशा हिजो तिमी रातभरि नसुतेको कुरा मम्मी र मलाई थाहा थियो नि त्यही भएर मामा घर जाने नाटक गरेर तिमीले के गर्दो रहेछौ भनेर हामीले यत्रो कुरा गरेको नि अनि यो झोला नि खाली छ छोरी त्यो पनि हेर आमा र छोरी मिलेर मलाई रुवाएका छुच्चाहरू त्यसो नबोल न बहिनी हेर है मिल्ने भन्दैमा म तलाई दिदी चाहिँ भन्दिनँ नि <laughs> ल ल ल तिम्रो इच्छा हामी आजदेखि बेस्ट फ्रेन्ड है त ओके <laughs> यसरी मेरी छोरीहरूको मनमुटाव मेटिएर एउटीले नराम्रो सोचिरहेकी थिए तर अर्कीले कहिल्यै पनि नराम्रो सोचिन दुवैले एकअर्काको नराम्रो नै सोचेको भए आज दुवैजना यसरी मिल्दैन थिए होला त्यही भएर म त आफ्नै छोरीहरूको बुद्धि देखेर साह्रै खुसी छु र आज म आफ्नै देश पनि फर्किँदैछु <laughs> आफ्नो परिवारलाई भेट्न यदि तपाईँ पनि अरूबाट माया पाउन चाहनुहुन्छ भने उसलाई माया गरि नै राख्नुहोस् चाहे उसले जतिसुकै दुःख कष्ट किन नदियोस् एक न एक दिन आफ्नो राम्रो व्यवहारले उसको मन जित्छ जित्छ जित्छ होइन कस्तो है इसा र निसा जुम्ल्या दिदी बहिनी भएर पनि कस्तो एकअर्कासँग मिल्न नसकेको फेरि निसाले पनि आफ्नै दिदीसँग कस्तो न्यु खोजेको के है आयुष त्यो त हो के स्वर्णिमा तर मलाई त के पनि लाग्छ भने नि कसैले पनि आफूलाई जतिखेर पनि अरूसँग तुलना गरिरह्यो जहिले आफूलाई प्रुभ गरिरहनु पर्ने भएपछि त दिक्क लाग्नु त स्वाभाविक नै हो नि होइन र साथी र फेरि नि त्यो निशाले जस्तो आफ्नै बहिनीले डाहा गर्यो वा झगडा भइरह्यो भने त गाह्रो भइहाल्छ नि फेरि मलाई त के लाग्छ भने नि कुनै पनि सम्बन्ध वा भनौँ रिलेसनसिपमा एकजनाको मात्र नभए दुवैजनाको उत्तिकै महत्त्वपूर्ण भूमिका हुन्छ कि त्यो पनि हो के स्वर्णिमा हाम्रो परिवारमा भएका सदस्यहरूसँग हाम्रो सम्बन्ध राम्रो भएन भने चाहिँ चाहे अरू कुरामा हामी जति सफल भए पनि साँच्चै नै खुसी हुन हामीलाई निकै गाह्रो भइरहेको हुन्छ जस्तो लाग्छ है मलाई त के कसो साथी पक्कै पनि हो नि आयुष त्यसैले त हामीले हाम्रो परिवारका सदस्यहरूसँगको अन्तर्व्यक्ति सम्बन्धलाई राम्रो बनाउनु एकदम जरुरी छ जस्तो लाग्छ कि मलाई र परिवारमा आमा बुवासँगको सम्बन्ध त जरुरी हुन्छ नै त्यो बाहेक हाम्रो दाजुभाइ बहिनीहरूसँगको सम्बन्ध पनि निकै इम्पोर्टेन्ट हुन्छ त्यो पनि हो नि अब हेर्नु न साथी मलाई त के पनि लाग्छ भने नि हाम्रो दिदी बहिनी वा दाजुभाइ भनेको त हामीले पाउने सबैभन्दा पहिलो साथी पनि हो नि होइन र स्वर्णिमा तिमीलाई त्यस्तो लाग्दैन र हो नि मलाई पनि त्यस्तै लाग्छ कि आयुष फेरि उनीहरूसँगको हाम्रो सम्बन्ध भन्दा एक दुई दिन वा केही समयको लागि मात्र नभई जिन्दगीभरको हुन्छ हामीलाई समस्या परेको बेलामा हेल्प गर्ने जे जस्तै आइपरे पनि साथ दिइरहेका पनि त हुन्छन् नि फेरि स्वर्णिमा यो ईशा निशाको कुरा सुन्दाखेरि चाहिँ मलाई के पनि लाग्छ भने नि यो कुरामा चाहिँ के सत्यता त अवश्य पनि छ है फेरि सबैभन्दा धेरै झगडा ढिसुम ढिसुम बुङ बुङ बुङ बुङ हुने भनेको त आफ्नो दिदी बहिनी दाजुभाइहरूसँग नै हो नि होइन र फ्रेन्ड्स फेरि मेरो दिदीको कुरा लगाउनु पर्दा नि मेरो दिदी त क्या कच कच कच कच गर्नुहुन्थ्यो क्या मलाई कम गाली गर्नुहुन्थ्यो र मेरो दिदीले अब कान्छो भएपछि सबैजनाले हेप्ने भइहाल्यो नि होइन फ्रेन्ड हो कि होइन भन्नुहोस् त गाली त खानु परिहाल्यो नि त्यस्तो मात्र चाहिँ केही होइन है आयुष फेरि यो तिमी जस्तो भाइहरू पनि केही कम हुँदैन के भनेको केही मान्दैन होला न्यु मात्र खोजेको खोजे गर्ने होला अब मेरो भाइ पनि त्यस्तै छ क्या कति झगडा हुन्छ मेरो अनि तिमी पनि कति दिदी भएर आफूले भनेको त राइट हो भनेर कराउँछ होला नि ठुलो मान्छे भएर कति नै अर्थी उपदेश दिएर बस्छ होला अनि मेरो दिदीले मलाई अडाउने जस्तो वाक्क लाग्ने ससाना कामहरू पनि अडाएर बस्छ होला अनि पछि झगडा हुँदैन त त्यही त तिमीले पनि कहिले यो चाहियो कहिले त्यो चाहियो यस्तो देऊ त्यस्तो देऊ भनेर के के डिमान्ड गर्दै बस्छ होला अनि झगडा हुँदैन त्यही त हो हेरै मलाई दोष लगाउने चाहिँ काम नगर अहिले ल ल ल तिमीलाई दोष लगाएको होइन कि आयुष किन त्यसै जङ्गिएको तिमी अब यस्तै हो के अब हेर न हामी हाम्रो दिदी बहिनी र दाजुभाइहरूसँग यति धेरै समय सँगै बिताइरहेका हुन्छौँ कति कुराहरू उनीहरूसँग बाँड्नु वा सेयर गर्नु परिरहेको हुन्छ अनि कहिलेकाहीँ झगडा त हुनु स्वाभाविक नै हो नि होइन र हेर न तिम्रो र मेरो पनि कुरै कुरामा कस्तो झन्डै झगडा पर्न लागिसक्यो होइन त हो नि साथी स्वर्णिमाले भने जस्तै त्यति धेरै समय सँगै बिताउनु पर्ने मान्छेहरूसँग त कहिलेकाहीँ त ठ्याक ठुक झगडा त परिहाल्छ नि होइन र फ्रेन्ड्स र यसरी दाजुभाइ दिदीबहिनीहरूसँग हुने झगडा हुनुमा त विभिन्न कारणहरू पनि हुनसक्छन् नि कहिलेकाहीँ उनीहरूसँग आफ्नो सोच विचार बानी बेहोरा नमिलेर पनि हुनसक्छ वा कहिलेकाहीँ यस्तो हुन्छ नि साथी हाम्रो आमा बुवाले हामीलाई आफूभन्दा बढी उनीहरूलाई माया गरेको हो कि वा बढी प्राथमिकता दिएको वा सपोर्ट गरेको हो कि जस्तो लाग्छ अनि हामीलाई डाह पनि लाग्ने गर्छ र उनीहरूसँग रिस उठ्ने पनि हुनसक्छ अघि कथामा निसाला भए जस्तै कि पक्कै पनि फेरि एउटा घरको मात्र कथा होइन के फ्रेन्ड्स कारण जेसुकै भए पनि सबैजसो घर परिवारमा कम वा थोरै जस्तो झगडाहरू त भइ नै हाल्छन् नि तर झगडाहरूलाई मिलाउँदै लग्ने हो कि जन सम्बन्धलाई बिगार्दै जाने हो त्यो कुरा चाहिँ तपाईँकै हातमा छ है साथी त्यो त हो नि यस्तै यस्तै विषयहरूमा केही साथीहरूलाई सुयोगले यदि तपाईँको आफ्नो दिदी बहिनी वा दाजुभाइसँग झगडा भयो भने के गर्नुहुन्छ भनेर सोधेको थियो ल ल त्यो नै सुनौ है त साथी सबैभन्दा पहिले उसलाई फकाउँछु किन रिसाएको त्यो कारण बुझ्छु त्यो के रिसाउने कारण बुझेर नि त्यही अनुसारको गर्छु उनीहरूलाई म सम्झाउँछु बुझाउँछु मेरो दाजुभाइहरू रिसायो भने म एउटा राम्रो गिफ्ट र एउटा मिठो गुलियो खानेकुरा किनेर गिफ्ट पठाइदिन्छु प्रब्लम के हो त्यो बुझ्नु पऱ्यो अब आफ्नो गल्ती भएको छ भने सरी त भन्नुपर्ने कन्डिसन आइहाल्छ किन भन्दाखेरि एउटा रिलेसनसिप हो त्यो चाहिँ अब सानोदिनो कुरामा रिसाएर चाहिँ अब सस्टेन गर्न सकिँदैन त्यही भएर सल्भ गर्नु त परिहाल्यो नि गरेर कुरा गर्ने त अनि हो त्यो त सुन्नुभयो होइन त साथी जसो साथीहरूको त केही न केही कुरामा त दाजुभाइ दिदीबहिनीहरूसँग झगडा त हुने रहेछ नि र कतिपय साथीहरूले त कस्तो मजाले त्यसलाई मिलाउनु पनि हुँदो रहेछ है स्वर्णिमा हो नि कहिलेकाहीँ झगडा हुनु त नर्मल कुरा नै हो यसो गर्दा रमाइलो पनि हुन्छ के तर त्यस्तो ससाना झगडाहरूले नै समस्याहरू निम्त्याउनु थाल्यो सम्बन्धमा तितोपना आउन थाल्यो भने चाहिँ आफ्नो दिदी बहिनी दाजुभाइहरूसँगको सम्बन्धलाई कसरी सुमधुर राम्रो बनाउने हो भन्ने कुरामा हामी आफैले विचार पुर्याउनु पर्छ होला त्यो त पक्कै पनि हुने स्वर्णिमा साथीहरूले त भनिहाल्नुभयो अब रेडियो सुनेर बस्नु भएको साथीलाई पनि सोधौँ न त यो बारेमा हुन र बरु एसएमएस प्रश्न सोधौँ न हुन र हुन्छ नि किन नहुनु सोधिहाल न त तिमी नै साथी ध्यान दिएर सुन्नुहोस् है आजको एसएमएस प्रश्न रहेको छ के आफ्नो दिदी बहिनी वा दाजुभाइसँग झगडा हुनु सामान्य कुरा हो के आफ्नो दिदी बहिनी वा दाजुभाइसँग झगडा हुनु सामान्य कुरा हो जसका लागि अप्सनहरू रहेका छन् अप्सन ए सामान्य नै हो नि अप्सन बी होइन र अप्सन सी मेरो त कहिले झगडा हुँदैन भोट गर्नको लागि मोबाइलको मेसेज बक्समा गएर एसके टाइप गरेर एउटा खाली ठाउँ छाडेर आफूलाई मन परेको अप्सन ए बी वा सी लेखी सात शून्य सात शून्यमा फर फास फास पठाउनुहोस् है त साथी आयुष मलाई त धेरै भोट अप्सन ए सामान्य नै होमा नै आउँछ जस्तो लाग्यो कि हुनु पनि त उनीहरूसँग सधैँ सँगै बस्नुपर्छ तर सबै कुराहरू बानी प्राथमिकताहरू एउटै हुन्छन् भन्ने पनि छैन र यही भिन्नताहरूले गर्दा नै झगडा हुन्छ जस्तो लाग्छ कि मलाई त र फेरि हाम्रो बानी नै हुन्छ कि आफ्नो गल्ती चाहिँ नदेख्ने अरूको चाहिँ सानो सानो गल्ती पनि ठुलो देख्ने बानी पनि हुन्छ नि हाम्रो हो है आफूले गर्ने गरेको कुराहरू हामीले याद नै गरेको हुँदैनौँ हेर्नुहोस् त साथी यसरी आफ्नै व्यवहार केलाउने हो भने पनि झगडा वा मनमुटाव हुनुको कारण पत्ता लगाउन सजिलो हुन्छ होला हो नि फ्रेन्ड अनि त्यसपछि यदि तपाईँले साँच्चै नै आफ्नो सम्बन्ध नराम्रो रहेको छ वा त्यसमा समस्या छ जस्तो लाग्छ भने चाहिँ यसरी सम्बन्ध बिग्रिँदै जाने हो भने पछिसम्म पनि यसले आफूलाई र सबै परिवारलाई कस्तो असर पार्छ समालोचनात्मक रूपमा सोचेर अहिले नै सम्बन्ध सुधार गर्न चाहिँ के के गर्न सकिन्छ भनेर पनि केही कदम चाहिँ पर्छ होला साथी हो साथी उनीहरूलाई साथीकै रूपमा लिएर आफ्नो कुराहरू सेयर गर्ने उनीहरूको कुरा पनि सुन्ने उनीहरूलाई समस्या परेको बेलामा आफूले सक्दो मद्दत गर्ने दिनको केही समय आफ्नो दाजुभाइ दिदीबहिनीसँग बिताउनको लागि छुट्याएर राख्ने यस्ता कामहरू गरेर पनि सम्बन्धलाई झन् राम्रो बनाउन सकिन्छ होला र सबैभन्दा महत्त्वपूर्ण कुरा भने त के हो भने नि फ्रेन्ड्स आफ्नो परिवारमा भएका सबैसँगको सम्बन्धको महत्त्व बुझ्नु नै हो उनीहरूको भ्याल्यु गर्ने र सम्बन्ध सुधार गर्नका लागि प्रयास गर्दै जानु नै हो नि होइन स्वर्णिमा हो साथी र यही तिहार जस्ता चाडहरूको मौकामा आफ्नो दिदी बहिनी दाजुभाइसँगको सम्बन्ध राम्रो बनाउनको लागि प्रयास पनि पक्कै गर्न सक्छौ होला हो स्वर्णिमा अब यो कुरामा त तिमीले र मैले धेरै नै बोल्यो साथीलाई पनि बोल्न मन लाग्यो होला ए कतिवटा विचार पनि होला साथीहरूको बरु हाम्रो भिओवाई प्रश्न नै सोध न हुन र ल सोध न त कति न उसलाई मेरो पर्मिसन चाहिने जस्तो के अब तिम्रो पर्मिसन चाहिँ के लिएको होइन तिम्रो ढाङ ढाङ ढाङ मलाई पिट्छौ कि भनेर पो भनेको त साथी साथी आजको भाइ प्रश्न रहेको छ के दाजुभाइ बहिनीहरू राम्रो साथी बन्न सक्छन् प्रश्न फेरि एकचोटि के दाजुभाइ बहिनीहरू राम्रो साथी बन्न सक्छन् यसमा आफ्नो विचारहरू पठाउनको लागि मोबाइलको मेसेज बक्समा गएर बिओवाई लेखेर एउटा खाली ठाउँ छोडेर प्रश्नको बारेमा आफ्नो विचारहरू लेखेर चार चार शून्य शून्य फोर फोर जिरो जिरोमा पठाउन सक्नुहुन्छ है साथी र साथी यो चार चार शून्य शून्य एसएमएस नम्बरमा एसएमएस पठाउँदा त तपाईँको पैसा लाग्दैन भन्ने कुरा त थाहा नै होला त्यही भएर ढिला किन गर्नुहुन्छ ठ्याक्क मोबाइल निकालेर हामीलाई पठाइहाल्नुहोस् त तपाईँको विचार चार चार शून्य शून्यमा ए साथीसँग मनको कुरामा चिठी आयो है आयो आयो चिठी आयो हो साथी तपाईँ सुन्दै हुनुहुन्छ तपाईँको आफ्नै कार्यक्रम साथीसँग मनका कुरा र तपाईँलाई साथ दिइरहेका छौँ हामी तपाईँको बेस्ट फ्रेन्ड्सहरू आयुष र स्वर्णिमाले यो तिहारको रमाइलो रमाइलो मौसममा के कुरा गरेर मात्र बस्नु होइन र साथी यसले अलि नाचगान पो गर्ने हो कि ट्याङ ट्याङ ट्याङ ट्याङ गरेर त्यही त ल रमाइलो गर्ने होइन त आयुष ल ल ल ल ल म गीत गाउँछु तिमी नाच त ल ल ल म नाच्छु है कहाँबाट नाच्ने यहाँबाट मर्कम कि त्यहाँबाट मर्कम कि मेरो कम्बर ए भगवान् अब त्यो नाच्ने गाउने भन्दा पनि नि अघिदेखि तिमी त्यो हातमा चिठी लिएर बसिरहेका छौ खुरुक्क पढ त ल त्यो ल ल म पढ्छु है त मेरो हातमा भएको चिठी चाहिँ नवलपरासीको साथीले पढ्नु भएको रहेछ र साथीले लेख्नु भएको छ म अठार वर्षीय युवती हुँ हाल म कक्षा बाह्रमा पढ्दैछु मेरो बुवा हुनुहुन्न मेरो मम्मीले दोस्रो विवाह गर्नुभएको छ र हामी दिदी बहिनीलाई हाल दोस्रो विवाह भएको घरमा राख्नुभएको छ अर्को बुवाको दुई छोरा र दुई छोरी छन् मेरो आमालाई अर्को बुवाले आफ्नो श्रीमती बितेपछि विवाह गर्नुभएको हो मेरो मम्मीलाई हाल हामी दुई दिदी बहिनीलाई पढाउन साह्रै गाह्रो भएको छ अर्को बुवा र दाई दिदीले आफ्नो छोरीलाई दिइस् भनेर मम्मीलाई कराउनुहुन्छ र म यो चुपचाप सहन बाध्य हुन्छु र हामीलाई पढ्न पनि टाइम नै हुँदैन खालि काम मात्रै गर्नुपर्छ जति राम्रो गर्नु खोजे पनि मेरो बाउ दाई दिदीले हेला मात्रै गर्नुहुन्छ बाउको नमिठो बोली र अर्को दाई दिदीको तीको वचनले मेरो मुटु छिया छिया भएको छ यस्तोमा मैले के गर्न सक्छु होला यो समस्याको समाधान गरिदिनुहोस् भनेर अनुरोध गर्नुभएको छ नवलपरासीको साथी यस्तो अवस्थामा तपाईँलाई दिक्क लाग्नु स्वाभाविक नै हो अब एकैचोटि नयाँ घरमा गएर नयाँ मान्छेहरूलाई आफ्नै परिवार मानेर बस्नु घुलमिल गर्नु त पक्कै पनि गाह्रो हुन्छ गाह्रो त पक्कै पनि हुन्छ कि स्वर्णिमा तर मलाई त के लाग्छ भने नि नवल परासीको साथी लाइफ भनेको नि यस्तै नै हो क्या नयाँ परिस्थितिहरू सिचुएसनहरू त आइ नै हाल्छन् नि त्यसमा आतिनु भन्दा पनि बरु त्यही नयाँ परिस्थितिमा आफूलाई ढाल्दै लग्नु पर्छ होला तिमीले भनेको पनि ठिकै हो आयुष फेरि हेर न कहिलेकाहीँ हामी आफ्नै हिसाबले मात्रै सोचिरहेका हुन्छौँ अब अरूबाट त्यस्तो नराम्रो व्यवहार हुनु त पक्कै पनि नराम्रो हो तर एकचोटि साथी तपाईँको अर्को दाई दिदीको ठाउँमा बसेर हेर्नु भयो भने उहाँहरूलाई पनि तपाईँलाई जस्तै महसुस भइरहेको हुन सक्छ त्यो पनि हो है अब आफूहरूले आफ्नै तरिकाले घरमा बसिरहेको बेला अचानक बुवाले विवाह गरेर नयाँ मान्छेलाई घरमा सदस्यको रूपमा ल्याउँदाखेरि त उनीहरूलाई पनि नराम्रो त लागिहाल्छ नि होइन र साथी त्यसैले पनि उनीहरूको व्यवहार माथि त्यस्तो नकारात्मक पो भएको हो कि फेरि नवलपरासीको साथी उहाँहरूको त्यस्तो व्यवहार त भइ नै हाल्यो हामीले कहिलेकाहीँ आफ्नै व्यवहार पनि केलाएर हेर्नुपर्ने हुनसक्छ पक्कै पनि तपाईँले आफूले सके जति राम्रो त गर्दै हुनुहुन्छ तर कहिलेकाहीँ हामीले जानी नजानी गरेको व्यवहारले पनि अरूसँगको दूरी बढिरहेको हुन्छ हो नि मलाई त के पनि लाग्छ भने नि साथी जबसम्म तपाईँले उहाँहरूलाई आफ्नो बुवा आफ्नो दाई दिदी भनेर स्वीकार गर्नुहुन्न नि तबसम्म उहाँले पनि तपाईँलाई स्वीकार गर्छन् भन्ने चाहिँ छैन है साथी हो नि साथी यही नयाँ परिवारमा गएको कुरालाई सकारात्मक रूपमा लिनु पनि त सकिन्छ जस्तो लाग्छ के मलाई त तपाईँले बुबाको छत्र छाया पाउनु भएको छ पहिला एउटा मात्र बहिनी थियो तपाईँको अहिले भने तपाईँले अरू दाई दिदीहरू पनि त पाउनु भएको छ नि त्यसैले साथी तपाईँले यो घर त मेरो नै घर हो सबैजना मेरो नै परिवार हो भनेर चाहिँ स्वीकार गर्नुपर्छ होला त्यही अनुरूपले घरका ससाना कुराहरूमा सहयोग गर्ने इन्ट्रेस्ट लिने गर्नुभयो भने चाहिँ ढिलो चाँडो भए पनि उहाँहरूको व्यवहारमा त कसो चेन्ज नहोला र होइन छोरीमा हो नि आयुष अब जे जस्तै भए पनि उहाँहरू तपाईँसँग सधैँको लागि सम्बन्धित भइसक्नुभयो त्यसैले अब रिस राग लिएर बितेको कुराहरूमा अल्झिएर नै बस्नुभन्दा पनि अब उहाँहरूसँगको सम्बन्धलाई कसरी राम्रो बनाउँदै लाने हो भन्ने सोचेर त्यही अनुरूपले व्यवहार गर्दै जानुपर्छ होला साथी हो साथी कसैले पनि नराम्रो वचन सुनाउँदा त पक्कै पनि मनलाई नराम्रो त लागि नै हाल्छ नि तर त्यो कुराले आफूलाई कति नराम्रो असर गरिरहेको छ भन्ने कुरा चाहिँ बरु खुलस्त रूपमा बुवालाई र दाई दिदीहरूलाई नै भन्न सक्नुहुन्छ नि होइन र उहाँहरूले किन त्यस्तो गर्नुहुन्छ आफ्नो कुनै व्यवहार मन नपरेको पो हो कि भन्ने जस्तो कुराहरू खुलस्त रूपमा भन्न पो सक्नुहुन्छ कि उहाँहरूसँग प्रभावकारी सञ्चार सिपको प्रयोग गरेर उहाँहरूको व्यवहारले तपाईँलाई कस्तो लागिरहेको छ आफ्नो पढाइदेखि लिएर अरू कुराहरूमा कस्तो असर गरिरहेको छ अनि उहाँहरूको ठाउँमा पनि बसेर उहाँहरूको कुरा पनि सुनेर एकचोटि राम्ररी कुरा गर्न सक्नुहुन्छ होला साथी यदि दाई दिदीसँग कुरा गर्न चाहिँ गाह्रो हुन्छ भने चाहिँ बुवा आमासँग पनि कुरा गर्न सक्नुहुन्छ नि बरु आमालाई पनि भन्न लगाएर अब उहाँले आमालाई विवाह गरेर ल्याउनु भएपछि त तपाईँहरू पनि उहाँको परिवारको सदस्य हो र सबैसँग मिलेर राम्ररी बस्न चाहनुहुन्छ भने जस्तो कुराहरू चाहिँ राम्ररी भन्नुपर्छ होला र साथी हामी सधैँ भन्ने गर्छौँ अरूलाई परिवर्तन गर्नको लागि पहिला त आफै चेन्ज हुनुपर्छ भनेर त्यसैले त सबैभन्दा पहिला तपाईँले नै अब यो मेरै परिवार हो भन्ने कुरा स्वीकार गर्नुपर्छ जस्तो लाग्छ मलाई त राम्रो सम्बन्ध बनाउनको लागि रगत कुनै नाता हुनुपर्छ जस्तो पनि लाग्दैन है हेर्नुहोस् न तपाईँ र हाम्रो सम्बन्ध पनि त भावनात्मक मात्र त हो नि तर पनि हामी कति नजिक छौँ पक्कै पनि त्यसैले तपाईँले आफैले अब उहाँहरूसँग भावनात्मक रूपमा सम्बन्ध राम्रो बनाउने प्रयास गर्न सक्नुहुन्छ होला त्यो चाहिँ उहाँहरूलाई कति कुराहरूमा सहयोग गरेर हुनसक्छ आफ्नो कति कुराहरू भनेर सेयर गरेर हुनसक्छ के समयसँगै बिताएर सक्छ उहाँहरूलाई पहिला साथी बनाउन प्रयास पो गर्ने हो कि हो साथी यसरी प्रयासहरू गर्दै हामीले आफ्नो तर्फबाट राम्रो व्यवहार गर्दै गयौँ भने त कसको मन पग्लिँदैन होला त र नवलपरासीको साथी अर्को कुरा नि तपाईँले आफ्नो परिवारमा आफ्नो पोजिसन वा अवस्था अलि राम्रो बनाउनको लागि चाहिँ केही सानोतिनो काम गर्न पनि सक्नुहुन्छ नि आफ्नो वरिपरि भएका अवसरहरू खोजेर के मात्रामा भए पनि आय आर्जन पनि गर्न सक्नुहुन्छ होला नि हो नि साथी यसरी तपाईँले आफ्नो पढाइको लागि मात्र खर्च जुटाउनु भयो वा आफ्नो परिवारलाई सानै मात्रामा भए पनि आर्थिक सहयोग पुर्याउन सक्नुभयो भने उहाँहरूले तपाईँलाई हेर्ने दृष्टिकोणमा नै चेन्ज आउन सक्छ पक्कै पनि साथी सानोतिनो कुराहरूमा चित्त दुखाएर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 भगवान् यसरी पनि गाउँछ त ल ल ल हेरौँ त म पनि सुनौँ त तिमीले कसरी गाउँदो रहेछ भनेर अब धेरै भयो हेर यो गीत सित होइन अब चाहिँ एकजना इन्सपिरेसनल प्रेरणादायी साथीको कथा सुन्ने बेला भयो कि अब अघिदेखि मेरो आवाज सुन्दै हुनुहुन्छ इन्सपायर्ड पनि हुनुभयो होला प्रेरणा पनि पाउनु भयो होला मेरो त कथा बजाउनु लागेको होइन नि तिमीले अँ त्यही त कति नै अब आफूले आफ्नै बखान के अब हुनु पनि त साथी हेर्नुहोस् न अरू कसैले त बखान गर्दैन यो आयुषको अनि आफैले नगरी के त तिमीले नगरे पनि अहिले चाहिँ तारिफ गर्नुहुन्छ भरि एउटा तारिफ योग्य साथीको एउटा इन्सपिरेसनल कथा बजाउनु हुन र मकवानपुरको निबुवाटार तिन इचुङका तामाङ युवा भाषा संस्कृति जोगाना गर्न लागि परेका छन् उनीहरू आफै तामाङ गीतमा जाति पहिरनमा नाच्ने मात्र होइन तामाङ भाषाको जगेर्नामा सहयोग गर्न गीत समेत गाउने गरेका छन् Tire, केही समय अघिसम्म आफ्नै भविष्यप्रति मात्रै सोच्ने तामाङ युवा अहिले आफ्नो भाषा संस्कृतिप्रति सचेत हुन थालेका छन् उनीहरूले सुरु गरेको कामलाई दिगोपना दिन टाँसी हिक्सुङ तामाङ सांस्कृतिक समूह नामक संस्था समेत गठन गरेका छन् समूहका अध्यक्ष विक्रम तितुङ संस्था गठन गर्नुको उद्देश्यबारे भन्नुहुन्छ हराइरहेको संस्कृतिलाई हामीले जोगेर्न गर्छौँ भन्ने हिसाबले हाम्रो समाजलाई अगाडि बढाउनु पर्छ भन्ने हिसाबले चाहिँ हामीले यो संस्कृतिको चाहिँ जोगेर्न गर्ने हिसाबले हामीले गठन गरेको हो हराइरहेको लोभ हुँदै गइरहेको संस्कृतिहरू छन् अब त्यो संस्कृतिलाई आफ्नो भाषा वेशभूषा इत्यादिलाई समेटेर हामीले जोगेर्ने गर्ने तयारी गरेको छ बढ्दो आधुनिकतासँगै तामाङ भाषा संस्कृति लोप हुन थालेकोमा युवा चिन्तित छन् समूहका अध्यक्ष तितुङ तामाङ भाषा संस्कृति जगेर्ना गर्न विविध कार्यक्रम आयोजना गरिने बताउनुहुन्छ तामाङ जातिको संस्कृति भनेको पहिलादेखि डम्बु बाजा साजा बजाएर चाहिँ हामीले गीत गाउने नाच्ने होइन यस्तो पनि हो एउटा एउटा भाषा हाम्रो तामाङ संस्कृतिमा भाषा लोप हुँदै गइरहेको छ लोप भएको भाषालाई हामीले जगेर्न गर्ने गरेको छौँ हामी हामीले जस्तै सांस्कृतिक कार्यक्रम विभिन्न किसिमका नाटकहरू अब भेषभूषा झल्किने खालको सांस्कृतिक कार्यक्रम देखाएर चाहिँ हामीले यो संस्कृतिलाई जगेर्ने गर्ने लक्ष्य बनाएको छौँ तामाङ युवाहरू आफ्नो भाषा संस्कृतिको भविष्यप्रति समेत सचेत छन् टासे हिक्सुङ तामाङ सांस्कृतिक समूह नेवाटारका सदस्य भरत सिंह पाक्रिन समस्या आए पनि समाधान गरेर अघि बढ्ने बताउनुहुन्छ अब चाहिँ हामीले आफ्नो भाषा संस्कृतिलाई जोगाउनु पर्यो आफ्नो भाषा संस्कृतिलाई अरू अन्य पिछडिएका समाजहरूमा पनि हामीले नाच कार्यक्रमहरू लगेर लगेर हाम्रो संस्कृतिलाई जसरी हुन्छ उत्थान गर्ने समस्या आउँछ नै भए पनि जस्तो सुकै समस्या आए पनि हामी आफ्नो समस्यालाई आफै समाधान गरेर अगाडि बढ्ने चाहिँ हाम्रो चाहना छ निबुवाटार इचुङका तामाङ युवाको कार्य त उदाहरणीय छँदैछ अन्य जात जातिका युवा पनि भाषा संस्कृति जगेर्ना गर्न तामाङ युवा चाहिँ सचेत हुनु उत्तिकै आवश्यक छ सुन्यो होइन त आयुष हाम्रो मकवानपुरको साथीहरूले कस्तो राम्रो काम गर्नुभएको तिमीले अघि गएको भन्दा त कति मिठो गीत गाउनु भएको यति राम्रो सामग्री पठाइदिनु भएकोमा हाम्रो मध्यमाञ्चल विकास क्षेत्रका क्षेत्रीय रिपोर्टर साथी अशोक सुजनलाई धेरै धेरै धन्यवाद मकवानपुरको युवा साथीहरूले आफ्नो संस्कृति बचाउनको लागि गरिरहनु भएको काम त साँच्चै नै कस्तो प्रेरणादायी इन्सपिरेसन लाग्यो कि मलाई त त्यसैले त म डिङ डिङ डिङ डिङ डिङ डिङ डिङ डिङ गरेर मादल बजाउँदै आफ्नो संस्कृति बचाइरहेको छु नि स्वर्णेमा अब यसरी बेसुरा तालले मादल बजाएर तिमीले संस्कृति बचाइरहेको हो कि के गरिरहेको हो भनेर त मलाई एकदम डाउटै लागिरहेछ हेर तर अब अरू धेरै कुरा गरेर तिमीसँग के डिस्कस गरिराख्नु है आयुष त्यसैले साथी तपाईँलाई हाम्रो दिमागको बत्ती बाल्नुहोस् को प्रश्न नै सोधिहाल्छु बरु कराएर बस्नुभन्दा त एक घन्टा कुरा गरेर अब तिमीसँग के कुरा गर्नु रे ल ल साथी दिमागको बत्ती बाल्नुहोस्को प्रश्न रहेको छ महिलाहरूले प्रयोग गर्ने कन्डमलाई के भनिन्छ प्रश्न फेरि एकचोटि महिलाहरूले प्रयोग गर्ने कन्डमलाई के भनिन्छ र यसको जवाफ हाम्रो ठेगानामा पठाएर विजेता बन्ने होइन त साथी कस्तो यो स्वर्णमाले कस्तो बोर गऱ्यो भने नि साथी कस्तो बोर गरे के अति नै बोर भयो के के भन्छ यो आयो भयो के भन्न खोज्छ तिमीले हो मैले के बोर गरे भन त के बोर गरे नेपाली बुझ्दैनौ बोर भयो भने क्या तिमीले बोर गर्यो होइन के भन्न खोजेको तिमीले के बोर गरे मैले तिमीलाई भन त आयुष यस्तो तिहारको बेलामा नि कस्तो रमाइलो गर्नु पर्दैन खोइ त के रमाइलो प्याकेज नै छैन तिमीसँग त कस्तो बोर हुन्छ क्या मैले त कमसे कम ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ ड्याङ हो मादल बजाएर भए पनि कस्तो रमाइलो गर्ने प्रयास गरे तिमीले देश क्या बाटो क्या त्यसरी मादल बजाएर के के नगरे जस्तो अनि फेरि मेरो कुरा नै गर्छौ भने त नि साथीसँग कुरा गर्न पाएपछि मलाई त त्यस्तै रमाइलो हुन्छ अब तिम्रो कुरा चाहिँ मलाई थाहा छैन हेर फेरि क्या सिरियस भइहाल्यो हेर न जोक पनि बुझ्दैन क्या स्वर्णिमाले जस्तै यसलाई जोक लेखेर चाहिँ नपठाउनु साथी साथीसँग कुरा गरेपछि त मलाई पनि रमाइलो त लागिहाल्छ नि होइन र हजुर साथीको चिठी इमेल एसएमएस पढ्दा त झन् यति रमाइलो लाग्छ कि यति रमाइलो लाग्छ कि मलाई त्यो त हो चिठी पठाउनुहोस् है त्यसैले साथी हामीलाई चिठी पठाउने ठेगाना हो साथी स्वर्णिमा र साथी आयुष कार्यक्रम साथीसँग मनका कुरा पोस्ट बक्स नम्बर एक एक आठ ललितपुर नेपाल र पोस्ट बक्स नम्बर एक एक आठ सात काठमाडौँ नेपाल अनि नि साथी डिङ डिङ डिङ डिङ डिङ मादल बजाउँदै हामी तपाईँको गाउँ घरमा पनि आउन सक्छौँ है त्यसको लागि चाहिँ हाम्रो ठेगानामा हामीले देउसी भैलो खेल्नको लागि चाहिँ इन्भिटेसन चाहिँ पठाउनुहोस् है साथी त्यसको लागि हाम्रो इमेल ठेगाना रहेको छ सिडब्लु एट हटमेल सिडब्लुएफआरआइएनडिएस e अनि फास्ट फास्ट एसएमएसबाट हामीलाई आफ्नो कुरा भन्नको लागि मोबाइलको मेसेज बक्समा गएर एसएसएमके लेखेर एक स्पेस दिएर आफ्नो कुरा लेखेर सात शून्य सात शून्यमा पठाउन सक्नुहुन्छ घडी हेर्नुहोस् देउसी रे हाम्रो जाने बेला भयो देउसी रे बाई बाई भन्ने बेला भयो देउसी रे त्यसले बिदा दिनुहोस् देउसी रे अर्को हप्ता देउसी रे फेरि पनि आउनेछौँ देउसी रे रेडियो मार्फत देउसी रे बाई बाई टाटा देउसी रे साथी तपाईँको मनपर्ने साथीहरू कला सबिन सुयोग र म आयुष पनि आज भन्दै बाई बाई भन्न चाहन्छौँ है र साथमा म तपाईँलाई नै धेरै माया गर्ने साथी स्वर्णिमा पनि बिदा माग्छु तिहार राम्ररी मनाऊ आफ्नो परिवारको सदस्यसँगको सम्बन्धलाई सुधारौँ भन्दै बाई बाई